Thank you. वर्षमा एक दिन रमाइलो गरम वर्षमा एक दिन रमाइलो गरम तिमी नाच्यौ कि मै अघि सर खलखली पसिना झार्ने हो अहिलेको तिसमा नाचिदेऊ माया अहिलेको तिसमा नाचिदेऊ माया नाचेरै आगो पार्ने हो नाचेरै आगो कोही अगाडि सर म पनि नाच्छु ताने चाहिँ गर खलखली पसिना झार्ने हो अहिलेको तिसमा नाचिदेऊ माया अहिलेको तिसमा नाचिदेऊ माया नाचेरै आगो पार्ने हो नाचेरै आगो पार्ने हो भयो यो तिसमा पनि फेरि भेट भयो पोहोर्ने सबलाई नचाउने मै हो खाली पसिना झार्ने हो अहिलेको तिसमा नाचिदेऊ माया अहिलेको तिसमा नाचिदेऊ माया नाचेरै आगो पार्ने हो नाचेरै आगो

जिन्दगानी दुई दिनको घाम छाया जिन्दगानी दुई दिनको घाम छाया खिले पारे नि पारोस् खुट्टामा खिले पारे नि पारो जो जो सुकैले जे सुकै गाह्रो खालखाली पसिना झार्ने हो अहिलेको तिसमा नाचिदेऊ माया अहिलेको तिसमा नाचिदेऊ माया नाचेरै आगो पार्ने हो नाचेरै आगो पार्ने